बाटो खन्ने क्रममा ढिस्कुली पुरिएर सुदूरपश्चिमका चारजनाको मृत्यु खाना पकाइरहेका दुईजना सकुशल सुदूर र मध्य क्षेत्रका चोरेको पहिरो अध्ययन शुरू आगामी कार्तिकसम्म बाह्र जिल्लाको पहिरोको अवस्था सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने जयपृथ्वी नगरपालिकाको नगर परिषदको बन्द सत्र प्रमुख तीन दलद्वारा बहिष्कार हालसम्म सुदूरपश्चिमबाट मात्रै तीन हजार बढी उजुरी अख्तियारमा दर्ता र धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटका लागि टिम र कप्तान घोषणा धनगढीमा अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु भारतको हिमाचल प्रदेशमा बाटो खने क्रममा ढिस्कुली पुरिएर चारजना नेपाली मजदूरको ज्यान गएको छ हिमाचलको सिमला जिल्ला तहसील रामपुर भन्ने ठाउँमा बाटो खन्ने क्रममा चारजना नेपाली पुरिएर उनीहरूको घटनास्थलमै ज्यान गएको सँगै काम गर्ने अर्का नेपाली कञ्चनपुरको झलाडी पिपाली नगरपालिका एघारका नरेन्द्र बहादुर विष्टले जानकारी दिएका छन् ज्यान गुमाउनेमा कञ्चनपुरको झलाडी पिपाली नगरपालिका दीपनगरका लोकेन्द्र विष्ट दिपेन्द्र विष्ट कैलालीको सुकडका अजब बहादुर विष्ट र राम रामबहादुर बम रहेका छन् नेपाली त्यस ठाउँमा कार्यरत रहे पनि दुईजना खाना पकाइरहेकाले सकुशल रहेको विष्टले बताएका छन् राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले सुदूरपश्चिम र मध्यपश्चिमका बाह्र जिल्लामा पहिरोको विस्तृत र वैज्ञानिक अध्ययन शुरू गरेको छ समितिले त्रिभुवन विश्वविद्यालयको वातावरण केन्द्रीय विभाग मार्फत बाह्र जिल्लामा सूर्यको पहिरो संख्या किसिम जोखिम पहिरोका विशेषता न्यूनीकरणका उपाय र त्यसका लागि आवश्यक बजेटबारे अध्ययन शुरू गरेको हो डडेलधुरा कञ्चनपुर कैलाली डोटी बर्दिया बाँके दाङ सुर्खेत सल्यान प्युठान कपिलवस्तु र अर्घखाँसीमा पर्ने सूर्यको पहिरोबारे विस्तृत अध्ययन गरिनेछ त्रिवी वातावरण केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर केदार रिजा सरकारले यी जिल्लालाई तीनवटा क्लस्टर बनाएर अध्ययन शुरू गरिएको बताएका छन् पहिलो क्लस्टरमा कञ्चनपुर डडेलधुरा कैलाली र डोटी दोस्रोमा बाँके बर्दिया र सुर्खेत तेस्रोमा दाङ सल्यान प्युठान अर्घाखाँची र कपिलवस्तु रहेका छन् क्लस्टर क्षेत्रमा काम शुरू अघि ती जिल्लामा के कति र कहाँ पहिरो छन् भनेर विशेषज्ञहरूले भू उपग्रहको सहायताबाट सम्भावित पहिरोको नक्सा बनाएका थिए त्यस क्रममा पहिलो क्लस्टरका चार जिल्लामा करिब पैंतिस सय पहिरो देखिएका छन् आगामी कार्तिकसम्म बाह्रवटै जिल्लामा सूर्यका चुरेमा भएका पहिरोको संख्या तिनको अवस्था लम्बाई चौडाई पहिरोको किसिम न्यूनीकरणका लागि आवश्यक पर्ने बजेट लगायत सबै अध्ययन सकिनेछ अध्ययन परियोजनाका संयोजक इन्जिनियरिङ भूगर्भ वेद डाक्टर सुबोध ढकालले चुरेको मुख्य समस्या पहिरो र भुचे भएकाले तिनले पुर्याउने सम्भावित क्षति न्यूनीकरणका लागि पहिरोको पहिचान गर्न अध्ययन गर्न लागि बताएका छन् फिल्डको अध्ययनबाट पाइएका तथ्याङ्कलाई विस्तृत विश्लेषण गर्दै पहिरो सम्बन्धी जीआईएस डाटाबेस तयार गरिनेछ कुन पहिरो कस्तो छ र ढुङ्गा माटो कस्तो छ भनेर प्रयोगशालामा परीक्षण समेत गरिनेछ तत्काल रोकथाम गर्नुपर्ने पहिरो रोकथाममा राखिएका पहिरोका नक्सा प्राथमिकतामा राखिएका पहिरोका नक्सा तस्विर विस्तृत विश्लेषण विशेषता विवरण र रोकथामको डिजाइनका साथै आवश्यक पर्ने सम्भावित लागत समेत समेटी पहिरो सम्बन्धी एटलस तयार गरिनेछ विभागले आगामी कार्तिक मसन्तसम्म बाह्रवटै जिल्लाको पहिरो सम्बन्धी विस्तृत अध्ययन सकिनेछ राष्ट्रपति सूर्य तराई मधेस संरक्षण विकास समितिका सदस्य विदुर भारतीले तल्लो तटीय क्षेत्रमा मात्र सूर्यको रोकथामका कार्यक्रम गरेर समस्या समाधान नहुने भएकाले माथिल्लो क्षेत्रका समस्या पहिचान गर्न पहिरो अध्ययनमा जोड़ दिएको बताएका छन् सुदूरपश्चिम क्षेत्रीय वन निर्देशक सुधीर कुमार कोइरालाले भविष्यमा पुरेका पहिरोले निम्त्याउन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि तिनको विस्तृत अध्ययन शुरू गरिएको जानकारी दिएका छन् बझाङको जयवृद्धि नगरपालिकाको नगर परिषदको बन्द सत्र प्रमुख तीन दलले बहिष्कार गरेका छन् कार्यालयले आफूहरूको सहकारी बिना नै योजना छनौट गरेको भन्दै कांग्रेस एमाले र माओवादी केन्द्रले नगर परिषदको बन्द सत्र बहिष्कार गरेका हुन् तीन दिन अघिदेखि सञ्चालनमा रहेको नगर परिषदको बन्द सत्रमा जयवृद्धि नगरपालिका कार्यालयका लेखापाल पूर्णबहादुर खड्काले जनताको माग अनुसारको नभई आफ्ना नजिकका नातेदारलाई रकम विनियोजन गर्न खोजेकाले नगर परिषदको बन्द सत्र बहिष्कार गरेको नेपाली कंग्रेसका नगर अध्यक्ष हिरेन्द्र सत्यालले बताएका छन् जयवृद्धि नगरपालिका कार्यालयले वर्षेपिच्छे नगरपालिकाभित्र सड़क बत्ती व्यवस्थापन गर्ने तथा सरसफाई गर्ने भन्दै ठूलो परिणाममा बजेट विनियोजन गर्ने गरेको भए तापनि कामै नगरी रकम दुरूपयोग गर्ने गरेको तीन दलको आरोप रहेको छ तीन दलका प्रतिनिधिहरूले नगर परिषदको बन्द सत्र बहिष्कार गरे पनि जयपृथ्वी नगरपालिकाले दलको प्रतिनिधिको हस्ताक्षर बिना नै बजेट सिलिङ सूचना पार्टीमा टाँस गरेको छ जयपृथ्वी नगरपालिकाले यस वर्ष झण्डै छ करोड़ रकम बजेट प्रस्ताव गरेको छ भैतरीको शंकरपुर नौमा रहेको सुर्नागार लघु जलविद्युत आयोजना बन्द हुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् जिल्ला ऊर्जा शाखाको सहयोगमा दुई हजार सन्ताउन्न सालमा निर्माण गरिएको दस किलोवाट क्षमताको आयोजनाले शंकरपुरको वडा नम्बर एक र नौका सत्तरी घर परिवारले बिजुली बाल्दै आएका थिए गएको केही वर्ष यता बीच बीचमा बन्द भए पनि कार्तिक महिनादेखि भने आयोजना पूर्ण रूपमा बन्द भएको स्थानीय टंक प्रसाद अवस्थीले जानकारी दिएका छन् व्यवस्थापन पक्षको कमजोरीका कारण आयोजना बन्द भएको हो विद्युतको महसुल नतिर्ने उपभोक्ताको बानी र आयोजनाको नाममा रहेको रकम व्यवस्थापन समितिले अनावश्यक रूपमा खर्च गर्दा विद्युत सेवा बन्द भएको उनले दावी गरेका छन् निर्माण भएको आयोजना नै बन्द हुँदा उपभोक्ता भने मारमा परेका छनृ कञ्चनपुरका अठाइसवटा निर्वाचन केन्द्रमा फोटो फोटोसेटको मतदाता नामावली संकलन तथा अध्यावधि कार्यक्रम सम्पन्न भएको छ जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले सञ्चालन गरेको मतदाता नामावली संकलन तथा अध्यावधि कार्यक्रम अन्तर्गत अठाइस केन्द्रमा कार्यक्रम सम्पन्न भएको हो जिल्लामा रहेका एक निर्वाचन केन्द्र मध्ये कार्यक्रम सम्पन्न भएका एक्काइस केन्द्रका झण्डै पन्ध्र सय अडतीस जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर प्रकाश भट्टका अनुसार एक्काइस केन्द्रका आठ सय चारजना महिला र सात सय चौतिस जना पुरूषले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् नेपाल सरकारले विकास निर्माणका लागि तथा अन्य कामका लागि छुट्याएको बजेट हिनामिना गरेको भन्दै सुदूरपश्चिमबाट मात्रै अख्तियार दुर्पयोग अनुसन्धान आयोगमा तीन हजार बढ़ी उजुरी दर्ता भएका छन् स्थापनाकालदेखि हालसम्म सुदूरपश्चिममा तीन हजार एक सय चौवालिस उजुरी दर्ता भएको अख्तियारको तथ्याङ्कमा उल्लेख छ सबैभन्दा बढ़ी कैलालीमा नौ सय एघार र सबैभन्दा कम बाजरामा नब्बे भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरका प्रमुख विष्णुसिंह विष्टले बताएका छन् भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा आयोगको भूमिका विषयक वैतरीमा गरिएको अन्तर्क्रिय कार्यक्रममा प्रमुख विष्टले उक्त तथ्याङ्क प्रस्तुत गर्नु भएको हो जसमध्ये नाम नखुलाएर एक हजार छ सय पैसठी व्यक्तिको नाम खुलाएर एक हजार तीन सय सन्ताउन्न संस्थागत रूपमा अन्ठानब्बे र पत्र पत्रिकाबाट चौपन्न उजुरी दर्ता भएको विष्टले बताएका छन् अख्तियारमा पर्ने मध्ये नब्बे प्रतिशत व्यक्तिगत रेसिपीका कारण अर्थात भ्रष्टाचार नभइकन आउने गरेको अख्तियारका सहसचिव ईश्वर राज पौडेलले बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा वा इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ डोटीमा बाली उपचार शिविर सञ्चालन हुने भएको छ जिल्ला कृषि विकास कार्यालय डोटीको आयोजनामा पुस तेइस गते सिलगढ़ी र पच्चीस गते राजपुरमा बाली उपचार शिविर सञ्चालन हुने भएको हो बाली उपचार शिविरमा रोग किरा लागेका बिरूवाको उपचारका साथै रोग किरा सम्बन्धी समस्या समाधान गरिने जिल्ला कृषि विकास कार्यालय डोटीले जनाएको छ किसानहरूलाई रोग किरा लागेका बिरूवाको नमूना अनिवार्य रूपमा ल्याई आफ्नो बाली बिरूवाहरूमा देखिएका समस्याहरूको समाधान गर्न पनि जिल्ला कृषि विकास कार्यालय डोटीले सबै कृषकमा अनुरोध गरेको छ सर्वाधिक पुरस्कार राशिको सगरमाथा सिमेन्ट धनगढ़ी प्रिमियर लिगको चौथो संस्करणमा सहभागी हुने टीम र कप्तान घोषणा गरिएको छ आगामी चैत पहिलो सातादेखि हुने डीपीएल क्रिकेटको लागि आयोजकले पत्रकार सम्मेलन गर्दै छ टीम र कप्तान घोषणा गरेको हो प्रतियोगितामा सहभागिता जनाउने छ टीमको नाम देशभरिका विभिन्न शहरको नामबाट राखिएको छ यस संस्करणमा team Chauraha Dhangadhi CY CYC Attariya Rupandehi challengers Biratnagar kings Kanchanpur iconic र काठमाडौँ गोल्डेन्सले सहभागिता जनाएका छन् सबै सहभागी टीमका कप्तानहरू राष्ट्रिय टीमका सदस्यहरू रहेका छन् प्रत्येक टीमका कप्तानी लकी ड्रबाट घोषणा गरिएको हो प्रत्येक टीमका कप्तानले एक लाख पचास हजार पारिश्रमिक पाउनेछन् राष्ट्रिय टीमका कप्तान समेत रहेका पारस खड्काले टीम चौराहाको कप्तानी सम्हाल्नेछन् उपकप्तान ज्ञानेन्द्र मल्लले सीवाईसी अतरियाको कप्तानी सम्हाल्नेछन् त्यस्तै विराटनगर टीमको कप्तानी सौरभ भेसवाकर काठमाडौँ Florence Cup. बसन्त रेग्मी कञ्चनपुर आइकोनिकका विनोद भण्डारी र रूपन्देही च्यालेन्जर्सको कप्तानी शक्ति गौसनले सम्हाल्नेछन् धनगढ़ी क्रिकेट एकाडेमी डीसी र सुदूरपश्चिमाञ्चल एकाडेमी एसपीएको e संयुक्त आयोजनामा हुने चौथो संस्करण आगामी चैत पाँच गतिबाट शुरू हुँदैछ सन् दुई हजार दसदेखि शुरू भएको एसपीए e कप तथा अघिल्लो वर्ष भएको धनगढ़ी क्रिकेट लीगलाई मर्जर गरी धनगढ़ी प्रिमियर लीग आयोजना गर्न लागि हो टी ट्वेन्टी फर्मेटमा हुने धनगढ़ी प्रिमियर लीगको चौथो संस्करणको विजेताले ट्रफी तथा पन्ध्र लाख नगद पाउनेछ त्यस्तै उपविजेताले भने सात लाखमा हुनेछ प्रतियोगितामा हरेक खेलको म्यान अफ दि म्याचले दस हजार र म्यान अफ दि सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् त्यस्तै आयोजकले लीगमा सहभागी हुने खेलाड़ीको नाम दर्ता गर्ने समय सकिएको जनाएको छ दर्ता भएको खेलाड़ीहरूको पुष तेइस गते अक्सन गरिनेछ प्रतियोगिता अञ्चल प्रहरी मैदानमा हुनेछ भने फाप्ला मैदानलाई पनि वैकल्पिक मैदानको रूपमा राखिएको छ गोल्ड कप विहीन सुदूरपश्चिममा पहिलो पटक प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित Bhageshwar group Sudurpashchimanchal Khaptad gold cup शुरू भएको छ सुदूरपश्चिमी गाह्रो स्पोर्ट्स क्लबको आयोजनामा धनगढ़ी स्थित रंगशालामा शुरू गोल्ड कपको हिजो सांसद पुष्करनाथ ओझाले उद्घाटन गरेका छन् सो अवसरमा बोल्दै उनले सुदूरपश्चिममा फुटबल मैदानको अभावमा फुटबलको विकास हुन नसकेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान निर्माणको लागि बजेट र छुट्याउने प्रतिबद्धता जनाएका छन् सो अवसरमा प्रमुख अतिथि सांसद ओझालाई एक्काइस किलोको फूलको माला समेत लगाइएको छ त्यस्तै विशिष्ट अतिथि अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरलाई एक्काइस किलो र मुख्य प्रायोजक भागेश्वर ग्रुपका संचालक टेक बहादुर बोगटीलाई सात किलोको माला लगाइएको थियो यसैबीच हिजो भएको उद्घाटन खेलमा भारतको पंजाब केएफसीले विजय शुरूआत गरेको छ हिजो भएको खेलमा केएफसीले नेपालगंज एघारलाई तीन दुई गोलले पराजित गरेको छ प्रतियोगितामा तीन विभागीय टोली सहित नेपालका दश भारतको दुई र भूटानको एक ए डिभिजन क्लबको सहभागिता रहेको छ मुख्य प्रायोजक भागेश्वर ग्रुप र सह प्रायोजक नेपाल टेलिकम रहेको प्रतियोगिताको विजेता टीमले पाँच लाख र उपविजेताले दुई लाख एकाउन्न हजार रूपियाँ प्राप्त गर्नेछ प्रतियोगिताको डिसोमले प्रत्यक्ष प्रसारण गरिरहेको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा दुर्घटनाहरू भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो दिउँसो अढाई बजीतिर कैलालीमा बस दुर्घटना हुँदा एघारजना घाइते भएका छन् पूर्व पश्चिम राजमार्गको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 सक्नुहुनेछ लगातार बिबिसी नेपाली सेवाको बिहान पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा नमस्कार